साथ पाउन साथी चिरी मिल्दैन देखाउन छुने आशा कस्तो तारा चुन अर्को चुनी कसको छैन कोसिस गर्छु यो जुन सघर छु जुने तिन मेरो जुड़े सरकारको तारा चुनाला अर्को टुनी कसको त छैन कोसिस गर्छु यो जुनी तिमीलाई यो नाला तिमीलाई हाँसेको तिमी छौ मात्रै बाँचेको छुने आशिष गर्छु यो जुनी तिमीलाई